ठाउँ क्या राम्रो ठाउँ चञ्चले नानी क्या राम्रो बानी घुम्दै आए तिम्रो गाउँमा तिमी यो मनलाई सम्हालिदेऊ न पुरानो गाउँ क्या राम्रो ठाउँ चञ्चले बानी क्या राम्रो बानी घुम्दै म आए तिम्रो गाउँमा तिमी यो मनलाई सम्हालिदेऊ न पुरानो गाउँ क्या राम्रो ठाउँ चञ्चल नानी क्या राम्रो बानी डर लाग्छ तिमीसित डर लाग्छ तिमीसित भन्न म लाग्छ गर्न म लाग्छ केही मिठा बातहरू भन्न म लाग्छ गर्न म लाग्छ केही मिठा बातहरू जले नानी क्या राम्रो बानी काजलो आँखा नसालो हेरा गाजलो आँखा नसालो हेरा नजिक आउँछिन् केही भन्न खोज्छिन् कमाउँदै ओठहरू नजिक आउँछिन् केही भन्न खोज्छिन् कमाउँदै ओठहरू पुरानो गाउँ चञ्चल नानी क्या राम्रो बानी घुम्दै माए तिम्रो गाउँमा तिमी यो मनलाई सम्हालिदेऊ न पुरानो गाउँ क्या राम्रो ठाउँ नाली